बुलबुल एउटा इरानी चरा बुलबुल हजुर नमस्कार गरे बल्ल आभारी हुन्छन् हजुर नमस्कार गरे बल्ल आभारी हुन्छन् यस्ता पनि हेर्नुहोस् त कर्मचारी हुन्छन् यहाँ देश चलाउने हैसियत राख्नेहरू यहाँ देश चलाउने हैसियत राख्नेहरू खाडी जान्छन् देशमै बेरोजगारी हुन्छन् यस्ता पनि हेर्नुहोस् त कर्मचारी हुन्छन् देशले जन्माएको सपूत कपूत भएपछि देशले जन्माएको सपूत कपूत भएपछि भ्रष्टाचारी हुन्छन् यहाँ काला बजारी हुन्छन् यस्ता पनि हेर्नुहोस् त कर्मचारी हुन्छन् बरु विद्रोहीको केही डर छैन देशलाई बरु विद्रोहीको केही डर छैन देशलाई विद्रोही भन्दा खतरा त नाराधारी हुन्छन् यस्ता पनि हेर्नुहोस् त कर्मचारी हुन्छन् रगतको नाता अचेल फितलो हुँदै गएछ रगतको नाता अचेल फितलो हुँदै गएछ आफ्नै छोरी बेच्छन् अनि व्यापारी हुन्छन् हजुर नमस्कार गरे बल्ल आभारी हुन्छन् यस्ता पनि हेर्नुहोस् त कर्मचारी हुन्छन् कञ्चन गाउँपालिका रुद्रपुर घर भई अहिले युएई बस्दै आउनुभएका सिबी सुनार मनिषाको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँले इमेलमा पठाउनुभएका गजल तथा पत्रहरूको वाचन सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु मैले सुरुवातमा सिबी सुनार मनिषाको गजल वाचन गरेर आजको बुलबुल सुरु गरेँ मसँग आठ दसवटा गजलहरू छन् केही पत्रहरू पनि छन् कति समयले समेट्ने मौका दिन्छ म त्यति समेट्दै जान्छु आजको बुलबुलमा सबभन्दा सुरुमा मिताली सिंहको एउटा गजल सुनाउँछु हरबार दुवा मागे यही दिलका धडकना लग मेरी तेरे प्यार को सचना हर बार न तरबार न हतियार विश्व हलियो न तरबार न हतियार विश्व हलियो यो कोरोना के हो यार विश्व हलियो कस्तो शक्ति बोकेर हिँडेको होला यो कस्तो शक्ति बोकेर हिँडेको होला यो नामै सुनेर बार बार विश्व हलियो यो कोरोना के हो यार विश्व हलियो हात मिलाउन पाइँदैन अङ्गालो हाल्न पनि गर्दै सबलाई हजुर नमस्कार विश्व हलियो न तरबार न हतियार विश्व हलियो यो कोरोना के हो यार विश्व हलियो ओबिन विष्टको गजल थियो यो यसलाई मैले वाचन गरेँ दैलेखको डुङ्गेश्वर गाउँपालिका दुई लाखोरीबाट उहाँले पठाउनु भएको छ उहाँको साहित्यिक उपनाम उहाँले मृत्युले घेरेको मान्छे भनेर राख्नु भएको छ ओबिन विष्टको यो सानो गजल छोटो मिटरको र थोरै सेयरको गजल मैले वाचन गरिसकेपछि अब मसँग एउटा पत्र र गजल पनि छ त्योभन्दा अगाडि एउटा मुक्तक लेखेर पठाउनु भएको छ रिचमन अस्ट्रेलियाबाट मानकाजी लामाले लेखेर पठाउनु भएको छ मौरी धपाएर अरिङ्गाल भित्र्याउनु अघि मौरी धपाएर अरिङ्गाल भित्र्याउनु अघि युवा बेचेर देश रित्याउनु अघि भन्नु छ खबरदार यो लम्पट वर्गलाई भन्नु छ खबरदार यो लम्पट वर्गलाई सिमाना बेचेर देश सिद्धाउनु अघि मौरी धपाएर अरिङ्गाल भित्र्याउनु अघि युवा बेचेर देश रित्याउनु अघि आफ्नो स्थायी ठेगाना लेख्नु भएको छैन तर हाल रिचमन्ड अस्ट्रेलिया मानकाजी लामा भनेर लेख्नु भएको छ उहाँको यो मुक्तक मैले वाचन गरेँ अब अर्को एउटा मसँग सामग्री छ सिर्जना खड्का उदयपुर गाईघाट हाल दक्षिण कोरिया भनेर लेख्नुहुन्छ पहिलो कुरा त मलाई एकदमै मनपर्ने कार्यक्रम हो यो बुलबुल र यसको प्रस्तुता तपाईँ मलाई मन पर्नुहुन्छ र म यता आएपछि अलिकति सुन्न कम भएको त्यो कार्यव्यस्तताले गर्दा त्यही पनि समय निकालेर सुन्ने गर्छु र के के लेख्न मन लाग्थ्यो र लेख्थेँ पनि म यस्तो लेख्ने भएको पनि बुलबुल कार्यक्रम सुनेरै हो तर लेखे पनि कार्यक्रममा पठाउने आँट र चासो भने कहिले पनि दिइनँ अहिले चाहिँ भर्खरै नेपालमा घटेको बलात् बलात्कारको घटनाले गर्दा आफूलाई रोक्न नसकेर दुई चार शब्द केही लेखेको थिएँ र फेसबुकमा राखेको थिएँ त्यसै क्रममा एक दुईजना साथीहरूले ओहो धेरै राम्रो भनिदिनु भयो अनि मलाई कता कता मनमा कौतूहल लाग्यो र हजुरले वाचन गर्दा कस्तो सुनिन्छ त्यसैले पठाएको छु दाई आशा छ हजुरलाई पनि मनपर्नेछ भनेर सृजना खड्काले पठाउनु भएको गजल यस्तो छ राम्रो नराम्रो छुट्याउन सकेको छैन राम्रो नराम्रो छुट्याउन सकेको छैन सही बाटोलाई पछ्याउन सकेको छैन दिनदिनै दोहोरिँदैछ फेरि त्यही घटना दिनदिनै दोहोरिँदैछ फेरि त्यही घटना पहिलेकै समाचार हराउन सकेको छैन सही बाटोलाई पछ्याउन सकेको छैन म त्यो देशको नागरिक हो जहाँ म त्यो देशको नागरिक हो जहाँ पीड़ितले न्याय पाउन सकेको छैन सही बाटोलाई पछ्याउन सकेको छैन एसिड र बलात्कार चुप छ सरकार एसिड र बलात्कार चुप छ सरकार दोषीलाई सजाय दिलाउन सकेको छैन राम्रो नराम्रो छुट्याउन सकेको छैन सही बाटोलाई पछ्याउन सकेको छैन भन्दै सृजना खड्काले पठाउनु भएको गजल वाचन गरे उदयपुर गाईघाट उहाँको घर अहिले दक्षिण कोरिया बस्दै आउनुभएको छ अब एउटा गजल सुनाउँछु म सलमा आगाको स्वरमा निकाह चलचित्रबाट सलमा आगासँगै महेन्द्र कपुर पनि छन् यसमा युगल स्वर छ दिल कि ए आर जो थी कोही दिल रूपा ये आर थी कोई दिलरुबा मिले दिल की ये आर थी कोई दिलरुबा मिले लो बन गया नसीब के तुम हमसे आ मिले दिल की ये आरज़ू थी कोई दिलरुबा मिले आंखों को एक इशारे की जहमत तो दीजिए कदमों में दिल बिछा दूं इजाजत तो दीजिए हमको गले लगा का मिले गम को गले लगा लू जो गम आपका मिले दिल की ये यार थी कोई दिल रुबा मिले दिल की ये यार थी कोई কাছে कल तुम जुदा हुए थे जहां साथ छोड़ कर हम आज तक खड़े बदला मिले दिल की ये आरज़ू थी कोई रानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल इरानी चरा बुलबुल हेर्नुहोस् दुश्मन अघि बढ्दैछ हतार हतारमा हेर्नुहोस् दुश्मन अघि बढ्दैछ हतार हतारमा हामी नबसौं खिया लागेछ भनी हतियारमा म आँखा दिन्छु देशको आँसु पुस्न सकोस् म आँखा दिन्छु देशको आँसु पुस्न सकोस् आँखा नभएको को छ सिंहदरबारमा दरबारमा हामी नबसौं खिया लागेछ भनी हतियारमा छोराले प्रेमिकाको लागि महँगो क्रिम किन्यो छोराले प्रेमिकाको लागि महँगो क्रिम किन्यो जब चाया पोतो देख्यो आमाको अनुहारमा हामी नबसौँ खिया लागेछ भने हतियारमा तिमी आए मेरो घर भत्किन्छ म गए हराउँछु तिमी आए मेरो घर भत्किन्छ म गए हराउँछु बस्न सक्दैन सिम्म रूपमा चरो ओढारमा हेर्नुहोस् दुश्मन अघि बढ्दैछ हतार हतारमा हामी नबसौँ खिया लागेछ भने हतियारमा लक्ष्मण राज बुढाले दैलेखबाट पठाउनु भएको यो गजल थियो उहाँले पुरानो इमेल ठेगानामा पठाउनु भएको छ पुरानो इमेल ठेगानाका केही संकलन गरेर मैले ल्याएको त छु तर कृपया अब पुरानो इमेल ठेगानामा नपठाउनु होला तपाईँको सामग्री प्रसारण नहुन पनि सक्छ बुलबुल साहित्य एट जीमेल डट कममा पठाउनु भयो भने तपाईँको गजल बुलबुलमा प्रसारण हुन्छ नै सिक्दै गर्नुभएकाहरूको लागि पनि गजल बन्दैछ अथवा भावना लेख्नुभएको छ भने पनि प्रोत्साहनको लागि एकाधपटक हामीले वाचन गर्ने गरेका छौँ र मैले अहिले लक्ष्मण राज बुढाको गजल वाचन गरेँ गजल पठाउँदाखेरि युनिकोडमा पठाउनुहोस् एट्याचमेन्ट गरेर पठाउनु भयो भने खोल्न झन्झट हुन्छ त्यसैले तपाईँले त्यसमै पेस्ट गरेर पठाइदिनु होला र आफ्नो स्थायी र अस्थायी ठेगाना लेखिदिनु भयो भने अझ सजिलो हुन्छ अब एउटा पत्र छ मसँग उहाँले गजल त छैन पत्र मात्रै लेख्नु भएको छ प्रकाश श्रेष्ठले अहिले यो कुवेत भनेर लेख्नु भएको छ र उहाँको हालको ठेगाना खुलाउनु भएको देख्दिनँ म यो पत्रभित्र उहाँ लेख्नुहुन्छ म पनि हाँस्न चाहन्छु शीर्षकमा म तिम्रो घरको नजिकैबाट ड्युटी जाँदै गर्दा तिमी झ्यालको सिसा पुस्दै थियौ हेर्दैमा नेपाली जस्तो लाग्यो र अनायासै मेरो गति धीमा भयो र मनले चाहिरह्यो एकपटक आँखा जुदोस् नभन्दै तिम्रो नजर ममाथि पर्यो तिमीले मलाई यसरी हेऱ्यौ कि मानौ युगौँदेखि मलाई नै पर्खिरहेकी छौ मेरा मनमा पनि अनायासै तिमीप्रति अपनत्व जाग्यो माया लागेर आयो केही समय उभिएर नजर एकाकार गरिसकेपछि झल्यास भएँ कतै तिम्रो कफीले देख्यो भने त्यसपछि म अगाडि बढेँ तर मेरा पाइलाहरू भारी भए अझ त्योभन्दा भारी मेरो मन थियो त्यो दिन ड्युटी सकेर भरि मनमा तिम्रो कुरा खेलिरहे कस्तो रहस्यमय केटी हेरि मात्र रही केही बोलिन हाँस्दा पनि हाँसिन तर हेरेरै मेरो मनमा तीर रोपेसरी छिया छिया बनाइदिए राति म सुत्न पनि सकिनँ र म पुग्नुभन्दा अगावै तिमी झ्यालमा उपस्थित थियौ र तिम्रो मन पनि झ्याल पुस्नमा होइन मलाई निहाल्न आतुर थियो त्यस दिन हिम्मत गरेर तिमीलाई हात उठाएर हाई गरे तर त्यसको जवाफ केवल ठुलो हेरेर दिइरह्यो उहाँले अगाडि लेख्नु भएको छ त्यसपछि क्रमिक रूपमा म ड्युटीमा जाने आउने क्रममा त्यसरी आँखा जुधिरह्यो र प्रिय प्लिज प्लिज मलाई यो नरकबाट टाढा लैजानुस् तीन वर्ष जति भयो यहाँ आएको सबै तलब मसँग छ पठाउँ पनि कसलाई सौतिनी आमा या उसको पोइ आमा बाको आमा भएको भए एक पैसा पनि नराखी सबै पठाइदिन्थे भाइ बहिनी भइदिए पनि हुन्थ्यो छैनन् आफन्त भन्नु त उही मौकाको फाइदा उठाउने हुँदा रहेछन् रेस्टुरेन्टको जागिरे बनाइदिए क्याबिन रेस्टुरेन्टमा काठमाडौँ ल्याएर जागिरे बनाइदिए सानैमा आमा बित्नुभयो बाबाले अर्की ल्याउनु ल्याउनुभयो जसोतसो कुबेत आएँ यहाँ कफिल अर्थात् साउ अलिक रिसा छ गाली गर्छ काम धेरै गर्नुपर्छ तर महिना परेपछि तलब चाहिँ दिन्छ तलब लिन्छु सोध्छु मेरो पनि कोही भइदिएको भए नेपालमा जहाँ मेरो तलब आउँदा खुसी होस् मेरो तलब आउने दिन उसले गनेर बसोस् र भनोस् कहिले पठाउँछौ पैसा लाग्छ त्यो पैसा त्यो बचपनमा अरेन्ज बल केराउ गिडी चक्लेट किन्ने बेलामा नभएको यो पैसा कागज सरी फाटेको लुगा टाल्न नसकेको यो पैसा खोटो सिक्कासरी छ मसँग धेरै नभए पनि दस लाख जति छ तपाईँसँग पनि अलिअलि होला नभए केही छैन सानोतिनो होटल पसल खोलेर जीवन निर्वाह गर्न सकिन्छ म तपाईँलाई असीम माया गर्छु र सधैँ गरिरहँला मलाई पनि तपाईँको थोरै माया दिनुहोस् र जीवनभरको साथ के तपाईँ दिन सक्नुहुन्छ स्मृतिको पानाबाट शीर्षकमा प्रकाश श्रेष्ठ अगाडि लेख्नुहुन्छ तिम्रो पत्रले मलाई बेजोड धर्म पारिदियो यसरी सम्मोहित गराइदियो तिम्रो भोगाईको साँचोपनले कि तिमीलाई नाई भनेर जवाफ दिने हिम्मत मसँग थिएन तर यो समाजको पनि त आफ्नै रित छ बन्धन छ जसले मलाई पनि त बाँधेको छ यस्तै सोच्दै त्यो रातभरि म सोध्न सकिनँ तिम्रो चिठीलाई मुठीमा च्यापेर आफ्नो काखे बालक छोरो र श्रीमतीलाई झलझली सम्झिरहेँ प्रकाश श्रेष्ठले कुवेतबाट पठाउनु भएको यो पत्र अलिकति वास्तविकतासँग नजिक पनि देखिन्छ र बडा राम्रोसँग आफ्नो भावनालाई खुलाउनु भएको छ साहित्य लेख्ने कोसिस गर्नुभएको छ धेरै धेरै धन्यवाद तपाईँलाई आफ्नो भावना यसरी लेखेर पठाउनु भएकोमा प्रकाश श्रेष्ठजी अब एउटा म गजल वाचन गर्छु त्यसपछि साङ्गीतिक गजलतिर लागौँला सङ्घर्षजी हामी देउरी उदयपुरबाट इन्द्र भट्टराईले पठाउनु भएको गजल छ बर्बादीको पहिलो कारणमा माया जाल भेटियो बर्बादीको पहिलो कारणमा माया जाल भेटियो हिजोको सबसे अमीर मान्छे आज कंगाल भेटियो हराए कि तिमी भेटियौ मेरो बिहे सकिएपछि हराए कि तिमी भेटियौ मेरो बिहे सकिएपछि लाग्यो कोटमा हात पोछिसकेपछि रुमाल भेटियो हिजोको सबसे अमीर मान्छे आज कंगाल भेटियो पीठ पछाडि जतिसुकै उफ्रे पनि दुश्मनहरू पीठ पछाडि जतिसुकै उफ्रे पनि दुश्मनहरू म अगाडि पर्दा तिनलाई लागोस् काल भेटियो बर्बादीको पहिलो कारणमा माया जाल भेटियो हिजोको सबसे अमीर मान्छे आज कंगाल भेटियो इन्द्र भट्टराईको गजल सुनाएँ मैले उदयपुर देउरी उहाँको घर उदयपुर देउरीबाट उहाँले पठाउनु भएको यो गजल वाचनपछि अब एउटा साङ्गीतिक गजल सुन्छौँ हामी साङ्गीतिक गजल सौदा हो तो ऐसा सौदा हो ऐसा इश्क में दे पाया सौदा हो तो सौदा हो तो ऐसा हो यो साङ्गीतिक गजलपछि मैले अब एउटा पत्रतिर जान्छु यहाँनिर मैले गजल वाचन गरिनँ अबको पत्र मैले सुनाउँदैछु आधामृत जिन्दगी लेख्नुभएको छ मरुभूमिको अन्धकार हिरासतबाट भनेर लेख्नुहुन्छ र बुलबुललाई सम्बोधन गर्नुहुन्छ असीम मायाको सौगात साथै अविरल सम्झनाका लहरहरू आधुनिक जमानाको पनि इन्टरनेटको दुनियाँमा चिठी पत्रहरूको याद आयो जसरी पहिले सूचना आदान प्रदान हुन्थ्यो हुलाक जाउँ भन्ने पराईको जिन्दगी रङ्गीन बनाउँदै समय व्यतीत भइरहेको हुन्छ पराईको स्वप्न साकार पार्ने बाहनामा आफ्नो जीवनको फ्युज उडेर रङ्गहरू छताछुल्ल भइसकेको छ त्यसैले यो सात समुद्र पारी दूर दराजबाट इन्टरनेटको एक माध्यमबाट पत्र लेख्ने जमर्को गरेको छु यसलाई पनि कागजी टुक्रामा पोखिएको भावना सम्झेर पढ है बुलबुल करिब करिब एक दशक पहिलाबाट नियमित रूपमा तिमीलाई सुन्न थालेको तिमी साँच्चै सुन्दर छौ कोइलामा छानेको पानी जस्तै कञ्चन सानो बच्चाको जस्तो पवित्र मनको छौ तिमी तिमी जातीयताको विरुद्धमा उर्लेको कोसीको छालहरू जस्तै लाग्छ कहिले उठाएनौ छुवाछुतको पर्खाल कहिले सुनाएनौ आफूभित्र कुण्ठित भावनाहरूलाई कहिले ठानेनौ कसैलाई पराई कहिले बनाएनौ आफ्नो जीवनको उपन्यास तिमीले त केवल उठायौ भोको पेटहरूको शालीन आवाज उठायौ समावेशीको नौलो धर्मशाला जगायौ पछाडि परेका बुलन्द आवाजहरूलाई शब्दहरूको शक्तिशाली प्रहारबाट म तिमीलाई सुन्न हतार गर्छु यसरी प्रतीक्षा गर्छु कि जस्तो तिमी सुत्केरी आमा हौ र म उसैको दूधको पर्खाइमा बसेको बालक प्रायजसो बुधबार साँझ पर्ने बित्तिकै मनमा एउटा यस्तो उत्साह जागेर आउँछ घडीका प्रत्येक सुइराहरूले घुमाई एकजोग बिते जस्तै हुन्छ तिम्रो क्यानभासमा पोखिएका शब्दहरूको झङ्कृत सुन्न तिमी आफै सशक्त छौ त्यसैमा आवाजका करोडौं नेपालीको मन मस्तिष्कमा बस्न सफल अच्युत घिमिरेको सुमधुरता मिसिएपछि तिम्रो उचाइ बढेर सधैँ सगरमाथाको टाकुरा चुम्छ भनेर उहाँले प्रशंसा गर्दै लेख्नुभएको छ हार्दिक धन्यवाद तपाईँलाई प्रशंसा गर्नुभएकोमा मैले सबै अक्षर सह वाचन गरिन यसको लागि म क्षमा चाहन्छु आधामृत जिन्दगी शीर्षकमा मरूभूमिको अन्धकार हिरासतबाट भन्ने ठेगानाबाट आधामृत जिन्दगी नाम राखेर पठाउनु भएको यो पत्र वाचन गरे र अब फेरि एउटा साङ्गीतिक गजलतिर लैजान्छु जगजीत सिंह को आवाज में तुमको देखा तो ये ख्याल आया तुमको देखा तो ये ख्याल आया जिंदगी धूप तुम घना तुमको देखा 一海岸。 ये ख्याल हम जिसे गुनगुना नहीं सकते हम जिसे गुनगुना हवस् त यिनै साङ्गीतिक गजलहरू सँगसँगै हाम्रो समय आज सकिसकेको छ अब मैले गजल पनि होइन एउटा मुक्तक वाचन गर्दै विदा हुन्छु विवेक खराल तान्चेन नगरपालिका छ बर्तुङ पाल्पाबाट उहाँले पठाउनु भएको एउटा भावना मुक्तकलाई वाचन गर्दै उत्पादन सहयोगी सङ्घर्ष विष्ट र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुन्छौँ जिन्दगी जिउने एक आधार हौ तिमी जिन्दगी जिउने एक आधार हौ तिमी दुःख अनि सुख साट्ने यार हौ तिमी तिमीले भन्दैमा म तिमीलाई कसरी भुल्न सकौँला तिमीले भन्दैमा म तिमीलाई कसरी भुल्न सकौँला ए कुर्थावाली मेरो पहिलो प्यार हौ तिमी बुलबुल एउटा इरानी चरा बुलबुल